नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच हातसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट संसारभरि केही साथ सुनिरहनु भएको अपरान्न चार बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ म सुजिता हमाल अब खबर विस्तारमा एमालेका वरिष्ठ नेता माधव नेपालले सबैलाई समेटेर चुनावको वातावरण बनाउनु पर्ने बताउनु भएको छ सबै दलसँग सहमति जुटाएर सरकार चुनाव गराउन अग्रसर हुनुपर्छ प्रेस चौधरी कास्कीले आज आयोजना गरेको कार्यक्रममा बोल्दै नेपालले राष्ट्रिय सहमतिका लागि चुनाव बाहेक अर्को विकल्प नभएकोमा जोड़ दिनु भएको छ नेपालले चार दलको मात्र नभई सबै दलसँग सहमति जुटाएर सरकार निर्वाचनको मिति तोक्न अग्रसर हुनुपर्ने बताउनु भएको छ मौसम लगायत सबै वातावरण हेरेर मङ्सिर पाँच गते भित्र चुनावको मिति तोक्नुपर्छ पूर्व प्रधान प्रधानमन्त्री समेत रहेका नेपालले भन्नुभएको छ चुनावमा सहभागी नहुने दललाई पनि सरकारले वार्ता गरेर सहभागी गराउनु पर्नेमा उहाँको जोड रहेको थियो उहाँले चार दलको सिन्डिकेटको आरोप लागेको र यो स्वाभाविक पनि भएको बताउँदै नेपालले असन्तुष्ट माओवादीलाई समेटेर अघि बढ्न सरकारलाई सुझाव दिनुभएको छ साथै उहाँले मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीलाई चुनाव नहुन्जेलसम्म पदबाट राजीनामा दिन आपत्ति पर्ने परिस्थिति नभएको सुल्झाउनु भएको छ ए नेता टोपबहादुर रायमाझीले चुनाव गराउन नसके पछि खेललास रेग्मी नेतृत्वको सरकारको औचित्य समाप्त हुने बताउनु भएको छ उहाँले सरकारले चुनाव गराउन नसके मङ्सिरपछि विकल्प खोजिने र दलीय नेतृत्वमा चुनावी सरकार गठन हुने दावी गर्नु भएको छ चुनाव मात्रै गराउन सरकार गठन भएको हो पत्रकार सम्मेलनमा बोल्दै उहाँले खिलराज रेग्मीले सबै दल मिलेर और चुनाव गराउन सरकार तयार छ भन्नु सत्ता लम्ब्याउने बाहना बाजिरहेको बताउनु भएको छ मङ्सिरको पहिलो साता चुनाव गराउनुको विकल्प नभएको बताउँदै मङ्सिरपछि यो सरकार हट्ने दावी गर्नुभएको छ देशको निकास र गणतन्त्र संस्थागत गर्नु एक मात्र विकल्प मङ्सिमा चुनाव हो रायमाझीले बताउनु भएको छ सत्ता लम्बाउन र निरङ्कुश हुन खोजे खिलराज एक सेकेन्ड पनि सरकारमा रहँदैनन् विकल्प खोजिने उहाँले जिकिर गर्नु भएको छ त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा आगामी जेठ तेइसमा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ बिहिबार त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र मुख्य विद्यार्थी संगठनका प्रतिनिधि बीचको छलफल सहमति नभएपछि चुनाव स्थगित गर्ने निर्णय भएको हो चुनावी कार्यक्रम अनुसार बिहिबार उम्मेद्वारको मनोनयन दर्ता गर्ने तालिका रहेको थियो विद्यार्थी संगठनहरूबीच सहमति नभएपछि तेइस गतिको चुनाव स्थगित भएको छ त्रिवीका विद्यार्थी कल्याण तथा खेलकुद शाखाका प्रमुख बहादुर थापाले अनलाइन खबरसँग कुराकानी गर्दै अर्को सूचना नभएसम्मका लागि चुनाव स्थगित भएको छ विद्यार्थी संगठनहरू बीच सहमति भएर छिटो चुनाव भएमा अहिलेको प्रक्रिया फेरि शुरू हुने उहाँले जानकारी दिनुभएको छ तर अर्को चुनावको तिथि कहिले टुङ्गो लाग्छ भनेर यसै भन्न नसकिने उहाँको भनाइ छ तालाबन्दी खोल्ने विषयमा सहमति नभएपछि चुनाव स्थगित गर्ने निर्णय भएको हो अनि राष्ट्रिय विकी नेत्री राधिका खतिवड़ाले अनलाइन खबरसित भन्नुभएको छ अहिलेसम्मका सबै गृह कार्य र मेहनत खेर गएको छ चुनाव स्थगित हुनुमा विद्यार्थी संगठनहरूले एकअर्कालाई दोष लगाएका छन् एकीकृत नेकपा माओवादीबाट निकट अखिल क्रान्तिकारी एमाले निकट बेउ कंग्रेस निकट नेविसंघ र वैद्य माओवादी नेतृत्वको अखिल क्रान्तिकारीले आफ्नो पकड भएका क्याम्पसमा फर्जी विद्यार्थी भर्ना गरेपछि समस्या उत्पन्न भएको हो तर सबैले आफ्नो संगठनबाट नभएर अर्को विद्यार्थी संगठनले फर्जी भर्ना गरेको आरोप लगाएका छन् यसैबीच स्थगित गर्ने बैठकमा सहभागी भएको ए माओवादी समर्थित अखिल क्रान्तिकारी सोमियो चुनाव स्थगनको विरोध गरेको छ अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य चम्किन थालेपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको छ बिहिबार नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपियाँ बढेर कारोबार भइरहेको छ नेपाल सुनसाथ व्यवसाय महासंघले बिहिबारका लागि छापावाला सुनको मूल्य तोलाको एकाउन्न हजार दुई सय रुपियाँ तोकेको छ बुधबार तीन सय रुपियाँ बढेर तोलाको एकाउन्न हजार रुपियाँमा कारोबार भएको छापावाला सुन मंगलबार तोलाको पचास हजार सात सय रुपियाँमा कारोबार भएको थियो बिहिबार बजारमा तेजाबी सुन तोलाको पचास हजार नौ सय पचास रुपियाँमा कारोबार भइरहेको छ बुधबार तोलाको पचास हजार सात सय पचास रुपियाँमा कारोबार भएको तेजाबी सुनको मूल्य बिहिबार दुई सय रुपियाँ बढेर पचास हजार नौ सय पचास रुपियाँ पुगेको हो चाँदीको मूल्यमा बिहिबार सामान्य वृद्धि भएको छ महासंघका अनुसार बिहिबार चाँदीको मूल्य तोलामा छ रुपियाँ बढेर आठ सय सत्तरी रुपियाँमा कारोबार भइरहेको छ बुधबार चाँदीको मूल्य स्थिर रहेको थियो सिरियाको विद्रोही समूह स्वतन्त्र सिरियन आर्मीका प्रमुखले सरकारी आक्रमणहरूमा हेजबुल्लाह समूहको संलग्नता रहेको आरोप लगाएका छन् बीबीसीसँगको कुराकानीमा जनरल सलेम इजले सहरमा भएका आक्रमणमा सात हजार भन्दा बढी लडाकु सहभागी रहेको आरोप लगाउनु भएको छ फ्रान्सले भने लडाकु संख्या तीनदेखि चार हजार रहेको अनुमान गरेको छ जनरल सहितले आफूहरू मर्दै गएको भन्दै सहयोगीका लागि अपील गर्ने भएको छ उहाँले सर्वसाधारण नागरिकको सुरक्षाका लागि आफूहरूलाई हतियार सहयोग गरिदिन आग्रह गर्नुभएको छ र काठमाडौँमा जारी गोर्खा कप फुटबलमा आज भएको पहिलो खेलमा नेपाल आर्मी विजयी भएको छ नेपाल आर्मीले टुसाल युथ क्लबलाई छ शून्यले हराएको छ त्यस्तै अहिले दोस्रो खेलमा मनाङ मर्स्याङदी र बेस प्रतिस्पर्धा भइरहेको छ प्रतियोगिता प्रतियोगिता अन्तर्गत हिजो भएको पहिलो खेलमा एफिएफले मोफसलको बी डिभिजन लिग च्याम्पियन देशभक्त युवा क्लबलाई दस एकको भारी अन्तरले पछि पारेको छ उसका लागि राजेन्द्र रावले चालगो चार गोल गरेका थिए त्यस्तै गरी हिजो नै भएको दोस्रो खेलमा डिभिजन च्याम्पियन थ्री स्टारले आरसिटीलाई पाँच एक गोलले पछि पार्दै एक खेल खेल्नु अगाडि नै अघिल्लो चरण प्रवेश गरेको छ हवस् त चार बजीको अर्पण खबर सकियो म सुजिता हमाल बिदा भए नमस्कार